एजेण्डालाई अन्तिम रूप दिने बारे बैठकमा छलफल भइरहेको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा जारी बैठकमा दलहरूसँगको वार्ताका आधारमा निर्वाचन कानूनका विषयमा सरकारले धारणा बनाउने प्रधानमन्त्री कार्यालयले जनाएको छ थ्रेसोल्ड लगायतका विवाद समाधान गर्न नसकेपछि दलहरूले सरकारलाई नै निर्वाचन कानून टुङ्गो लगाउने जिम्मेवारी दिएका थिए आजको बैठकमा अन्य मन्त्रालय मन्त्रालय लगायत एजेन्डाका विषयमा पनि छलफल भइरहेको बताइएको छ निर्वाचन कानूनको संशोधन लगायतका विषयमा अन्तरिम मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मीले निर्वाचन आयोगसँग अनौपचारिक परामर्श पनि जारी राख्नु भएको छ एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठकमा पेश भएका दुईवटा छुट्टा छुट्टै प्रतिवेदनमाथिको दफावार छलफल सुरु भएको छ आजको बैठकमा प्रतिवेदनको निष्कर्ष सुनाइने भनिए पनि छलफल नै नसकिएकाले भोलि मात्रै निष्कर्ष सुनाउन लागि हो नेता कृष्ण बहादुर महराले प्रस्तुत गर्नुभएको संगठन सुदृढीकरण प्रतिवेदन कमल दाल प्रचण्डको नेतृत्वमा तयार भएको उत्पादन निर्माण र व्यवस्थापन सम्बन्धी प्रस्तावमा विभिन्न ब्युरोले गरेको छलफलको रिपोर्टिङ भएको एक नेताले जानकारी दिए गरिएका छन् प्रतिवेदनमा विभिन्न बीसवटा ब्युरोका सदस्यहरूले छलफल गरेका थिए केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको बैठकमा केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँड पदाधिकारीको नियुक्ति त्यसको संख्याका विषयमा पनि छलफल भए पनि कुनै टुङ्गो भने लाग्न नसकेको स्रोतले जनाएको छ केन्द्रीय समितिको सदस्य संख्या रिक्त रहेका सचिव कोषाध्यक्ष र उपाध्यक्ष कसलाई बनाउने लगायतका विषयमा रहेको विवादबारे पनि छलफल भएको थियो अध्यक्ष प्रचण्ड र उपाध्यक्षहरू बाबुराम भट्टराई र नारायण काजी श्रेष्ठ तिनैजनाले आफू अनुकूलका मान्छे मनोनयन गर्ने तयारी गर्दा एकीकृत माओवादीभित्र विवाद बढ्दै गएको छ आन्दोलन आन्दोलनरत दलहरूबीच सहमति नगरिकन निर्वाचनको प्रक्रिया शुरू गरे गम्भीर परिणाम निस्कने संघीय लोकतान्त्रिक गठबन्धनले चेतावनी दिएको छ नेकपा माओवादी संघीय समाजवादी पार्टी र मधेसी जनाधिकार फोरम सम्मिलित गठबन्धनले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै सहमति नभई चुनावको मिति घोषणा नगर्न आग्रह गरेको हो पत्रकार सम्मेलनमा गठबन्धनका नेताहरूले आफूहरूको आग्रहलाई व्यवस्था गरिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् आफ्ना माग सम्बोधन नगरी सरकार जबरजस्ती अगाडि बढे भने त्यसले निम्त्याउने परिणामको भागेदार पनि सरकार नै हुनुपर्ने उनीहरूको भनाइ छ पत्रकार सम्मेलनमा नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले निर्वाचन प्रक्रिया स्थगित गरी आफ्ना माग सम्बोधनका लागि गम्भीर बन्न चार दललाई आग्रह गर्नुभयो चार दलको सिन्डिकेटका कारण देश संकटतर्फ धकिलिएको उहाँको बुझाइ छ उहाँले आफूहरूलाई बाहिर राखेर चुनाव हुनै नसक्ने दावी पनि गर्नुभयो सरकारको चाहनाले मात्र चुनाव नहुने उहाँको भनाइ छ संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले चार दलको सिन्डिकेटको अन्त्य नभए अहिलेसम्म निर्वाचन सोच्न पनि नसकिने बताउनुभयो आफूहरूको मागलाई गम्भीर रूपमा नलिए देश दुर्घटनातर्फ जाने उहाँको चेतावनी छ पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाले नेपालमा भारत विरोधी मानसिकता नरहेको दावी गर्नुभएको छ नेपाली जनताले भारतलाई आफ्नो सबैभन्दा निकट सहयोगीको रूपमा चिन्दै आएकाले नेपाल भारतको सम्बन्धलाई लिएर अनर्गल हल्ला गरिएको बताउनुभयो भारतको राजधानी नयाँ दिल्लीको प्रेस क्लबमा गरिएको पत्रकार सम्मेलनमा देउबाले नेपाल र भारत बीच आत्मीयता रहेको बताउनुभयो नेपालको दुई हजार सात सालको परिवर्तनदेखि अहिलेसम्म भारतको निकटस्थ सहयोग रहँदै आएको र भारतले अझै सहयोग गरिरहने विश्वास व्यक्त गर्नुभयो नेपाल भारत एक अर्कालाई सहयोग गर्दै अघि बढ्नुको विकल्प नरहेकोमा देउबाले जोड दिनुभयो धार्मिक सांस्कृतिक शैक्षिक क्षेत्रमा पनि नेपाल भारत बीच नजिकको सम्बन्ध रहेको दावी गर्दै उहाँले भारत विरोधी मानसिकता नेपालमा छ भन्नु गलत भएको जिकिर गर्नुभयो उहाँले नेपालमा राजनीतिक स्थायित्व हुनु छिमेकी मुलुकका लागि पनि फाइदा हुने भएकाले भारतले नेपालमा हुने निर्वाचनमा सबै प्रकारको सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो देउबा भारत भ्रमण सकेर भोलि नेपाल फर्कदै हुनुहुन्छ नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान सभामा प्रतिनिधित्वका लागि ल्याउनुपर्ने न्यूनतम मतको सीमा थ्रेसोलको पूर्व अडानबाट नेपाली काङ्ग्रेस पछि हट्ने संकेत दिनुभएको छ बाँकेको नेपालगंजमा कार्यकर्तासँगको भेटमा उपसभापति पौडेलले थ्रेसोलको विवादले मंगिरमा पनि चुनाव नहुने अवस्था आउन सक्ने भन्दै अडानबाट पछि हट्ने संकेत दिनुभएको हो मङ्सिरमा चुनाव सम्पन्न गर्ने वातावरण बनाउनका लागि आफ्नो पार्टी थ्रेस होल्डको विषयमा लचक भएको उहाँको भनाइ छ उहाँले थ्रेस होल्डका कारण चुनाव अनिश्चित हुन नहुने धारणा पनि राख्नुभयो वर्तमान सरकार चुनाव गर्ने प्रयोजनका लागि मात्र गठन भएको भन्दै उहाँले अब निर्वाचन ऐन तत्काल पारित गरेर चुनावको मिति घोषणा गर्न विलम्ब गर्न नहुनेमा जोड दिनुभयो नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अब बन्ने संविधान सभाले छ महिनाभित्र संविधान जारी गर्न नसके जनमत संग्रह गरेर भए पनि संविधान जारी गर्नुपर्ने बताउनु भएको छ पाल्पाको मदन पोखरामा बन्न लागेको पोलिटेक्निक इन्स्टिच्युटको शिलान्यास गर्दै नेता नेपालले संविधानका विवादित विषयमा जनमत संग्रह गरेर भए पनि टुङ्गो लगाउनु पर्ने बताउनु भएको हो देश जटिल संक्रमणबाट गुज्रिरहेको बताउँदै उहाँले आगामी मङ्सिरसम्म जसरी भए पनि संविधान सभाको चुनाव सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो आन्दोलनमा रहेका दलहरूलाई पनि सहमतिमा ल्याएर निर्वाचन गर्नुपर्ने उहाँको सुझाव छ मुलुकमा जारी संक्रमण अन्त्यका लागि दलहरूले आपसमा खुट्टा तान्ने प्रवृत्ति त्याग्नु त्याग्नुपर्ने नेपालले बताउनुभयो कृषि निर्वाहमुखी अर्को प्रसङ्गमा कृषि निर्वाहमुखी भइरहेको भन्दै व्यवसायमुखी कृषि प्रणालीको विकास नगरेसम्म कृषि क्षेत्र माथि उठ्न नसक्ने नेता नेपालले बताउनुभयो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुरको सहयोगमा निर्माण हुन लागेको इन्स्टिच्युटमा भेटिनरी जेटिय र कृषिको पढाइ हुनेछ मदन पोखरा छ र सातमा रहेको करिब दस दशमलव दुई हेक्टर क्षेत्रफलको जग्गा स्थानीय जनता र नेपाल सरकारबाट परिषदलाई प्राप्त भएको हो नेकपा माओवादीका उपाध्यक्ष सिपी गजरेलले आफूहरूको सहमति बिना निर्वाचनको मिति घोषणा भए मुलुकमा अर्को द्वन्द हुने चेतावनी दिनुभएको छ रिपोर्टर्स क्लब नेपालले गरेको कार्यक्रममा उहाँले निर्वाचनको मिति घोषणा गर्नु अर्को द्वन्दको घोषणा गर्नु सरह भएको जिकिर गर्नुभयो चार दल अहिले द्वन्द घोषणाको तयारीमा रहेको आरोप लगाउँदै उहाँले वाइसिएल र युथ फोर्सलाई सक्रिय बनाउनुले यसलाई पुष्टि गरेको दावी पनि गर्नुभयो भारतले मङ्सिर पन्ध्र गते भित्र निर्वाचन गर्न दबाब दिइरहेको भन्दै उहाँले भारतको इसारामा चार दल चलिरहेको आरोप लगाउनुभयो नेकपा माओवादी सहितका दलहरूलाई बाहिर राखेर गरिने निर्वाचनको औचित्य नहुने स्पष्ट पार्दै यथास्थितिमा निर्वाचन गर्ने दुस्साहस नगर्न उहाँले चार दललाई चेतावनी पनि दिनुभएको छ आफूहरूको सहभागिता बिना निर्वाचनको वातावरण नबन्ने र गैर दलीय सरकार रहेसम्म आफूहरू निर्वाचनमा नजाने उहाँको भनाइ थियो निर्वाचनका लागि वातावरण बनाउन मङ्सिरको निर्वाचन रोकेर गोलमेज सम्मेलन मार्फत फागुन चैतमा निर्वाचन गर्नुपर्ने उहाँको प्रस्ताव प्रस्ताव छ यसैबीच सर्लाईको हरिओन पुग्नुभएका नेकपा माओवादीका सचिव नेत्र विक्रम चन्दले आफ्नो पार्टीको सहभागिता बिना निर्वाचन सम्भव नभएको जिकिर गर्नुभएको छ आफूहरूको सहभागिता बिना हुने चुनाव पूर्व राजाले गरेको नगर निर्वाचन जस्तो हुने उहाँको टिप्पणी छ सर्लाहीको हरिउनमा आज गरिएको कार्यक्रममा उहाँले चार दल मुलुकलाई पछाडि धकेल्न लागि परेको आरोप लगाउनुभयो अन्तरिम संविधान विपरीत प्रधान न्यायाधीशको नेतृत्वमा सरकार गठन गर्नु लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्नु गर्नु लगायतका कदमले चार दल प्रतिगमन ल्याउन लागि परेको पुष्टि भएको उहाँले स्पष्ट पार्नुभयो आफहरू चार दलीय प्रतिगमन विरुद्ध जनता जागरुक बनाउने अभियानमा लागेको उहाँको भनाइ छ लागू पदार्थ ओसार पसारको अभियोग लागेका दुईजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ एक सय अन्ठाउन्न किलो चरेसहित हिजो पक्राउ परेका मकवानपुर मनहरी गाविसका रामकुमार थापा र राजकुमार गिरीलाई प्रहरीले आज सार्वजनिक गरेको हो ना दुई ख अस्सी उन्तिस नम्बरको ट्रकबाट चरेस ओसार्दै गरेको अवस्थामा प्रहरीले थापा र गिरीलाई बाढ भन्ज्याङबाट हिजो नियन्त्रणमा लिएको हो लागू औषध नियन्त्रण विभागका अनुसार चरेस ओसार पसार गर्न उनीहरूको गाडीको नम्बर प्लेट नै नक्कली बनाउने गरेको प्रहरीले बताएको छ अभियुक्तलाई आज सार्वजनिक गर्दै प्रहरीले ना तिन ख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 र अध्यक्ष रेग्मी रेग्मीबीच निर्वाचन कानून तथा अन्य प्रक्रियागत तयारी लगायतका विषयमा छलफल भएको रेग्मीका प्रेस सल्लाहकार राजेन्द्र पाण्डेले जानकारी दिनुभयो पूर्व राजा ज्ञानेन्द्र शाहले सरलाईका विभिन्न मन्दिरहरूको दर्शन तथा पूजा अर्चना गर्नुभएको छ आज बिहान नवलपुरमा रहेको राम जानकी मन्दिरमा पूजा अर्चना गर्नुभएका पूर्व राजालाई स्थानीय स्थानीयवासीहरूले भव्य स्वागत गरेका थिए स्थानीयवासीले पूर्व राजालाई संविधान सभाको दोस्रो निर्वाचनमा भाग लिन पनि आग्रह गरेका छन् राजनैतिक दलका नेताहरू जनमुखी संविधान बनाउन असफल भएकाले संविधान बनाउन अग्रसर हुन उनीहरूले पूर्व राजा ज्ञानेन्द्रलाई सुझाव दिएका हुन् त्यस्तै आजै पूर्व राजा ज्ञानेन्द्रले सर्लाही सदरमुका मलङ्वा स्थित श्रीराम मन्दिर र भगवती मन्दिरमा पूजा अर्चना गर्नुभएको सर्लाहीको रेडियो एकताबाट सहकर्मी सुरेश बिडारीले खबर पठाएका छन् नेपाल सुनचाँदी व्यवसायी महासंघको आह्वानमा देशभरका सुनचाँदी पसल अनिश्चित समयका लागि बन्द भएका छन् हिजोदेखि व्यवसाय बन्द गरेका व्यवसायीले आज दोस्रो दिन पनि पसल व्यवसाय बन्द गरेका हुन् सरकारले सुनचाँदी व्यवसायलाई धराशायी बनाउने उद्देश्यले सुनचाँदी पसलमा छापा बार्ने हचुवाको भरमा व्यवसायीमाथि मुद्दा चलाइएको भन्दै व्यवसायी आन्दोलनमा उत्रिएका हुन् महासंघले अध्यक्ष मणिक रत्न साक्य सहित व्यवसायीहरूमाथि लगाएको मुद्दा फिर्ता लिनुपर्ने माग अनुसार सुनको आपूर्ति बढाउनुपर्ने लगायतका माग राख्दै आन्दोलन शुरू गरेको हो आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने व्यवसायीहरूले बताएका छन् कार्यकर्ता पक्राउको विरोधमा नेकपा माओवादीले जुम्लामा अनिश्चितकालीन बन्दको आह्वान गरेपछि जनजीवन कष्टकर बनेको छ बन्दका कारण बजार तथा पसल खुलेका छैनन् भने कर्णाली राजमार्गमा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् गत शनिबार नेकपा माओवादी र नेपाली काङ्ग्रेसका कार्यकर्ताबीच भएको व्यक्तिगत झगडाले राजनैतिक रूप लिएपछि तनाव बढेको हो तनावका कारण हिजो स्थानीय प्रशासनले दिनभरि कर्फ्यू आदेश जारी गरेको थियो जीवन सेजुवालमाथि आक्रमण विरोधको आरोपमा राजकुमार झाँक्री र मिन भण्डारी पक्राउ परेको विरोधमा नेकपा माओवादीले बन्द आह्वान गरेको हो नुवाकोटको सामरी गाविस वडा नम्बर पाँच गोरगाउँमा दाजुले बहिनीको हत्या गरेका छन् स्थानीय वीरबहादुर तामाङले पन्ध्र वर्षीय बहिनी सन्तुमाया तामाङको हत्या गरेको प्रहरीले जनाएको छ खाना खाएर सुतेका दाजु बहिनी सम्पर्कविहीन भएपछि खोज तलास गर्दा घरभन्दा केही पर खोल्सामा सन्तुमायाको टाउको छुटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ दोलखा जिल्लामा ज्याला मजदुरी काम गर्दै आएका दाजु वीरबहादुर तामाङ केही दिन अगाडि मात्र घर आएको परिवारले जनाएको छ घटनापछि दाजु वीरबहादुर फरार रहेकाले हत्या दाजुले हुने गरेको प्रहरीको पूर्वानुमान रहेको छ चितौनको नारायणगढ स्थित पोखरा बस पार्कमा नारायणी यातायातका कर्मचारी सन्तोष श्रेष्ठको हत्या गरेको अभियोग लागेका तीनजनालाई जिल्ला अदालत चितवनले सर्वसोसहित जन्म कैदको फैसला सुनाएको छ जिल्ला न्यायाधीश भोलानाथ चौलागाईले महेश श्रेष्ठ मनोज गुरुङ र रिजन श्रेष्ठलाई सर्वस्वसहित जन्म कैदको फैसला सुनाएको हो श्रेष्ठमाथि दुई साल भदौ आठ गते नारायणगढको पोखरा बस पार्कमा साङ्गतिक हमला भएको श्रेष्ठमाथि दुई हजार अडसठी साल भदौ आठ गते नारायणगढको पोखरा बस पार्कमा साङ्गतिक हमला भएको थियो गम्भीर घाइते भएका श्रेष्ठको भदौ तेह्र गते काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको थियो नेकपा माओवादी निकट अखिल नेपाल किसान संघ क्रान्तिकारी नवलपरासीले जिल्लाको अर्ग्यौली गाविसमा रहेको स्थानीय गुठीको जग्गा कब्जा गरेको छ संघका जिल्ला अध्यक्ष यामप्रसाद ढकालको नेतृत्वमा नाराबाजी गर्दै गएको टोलीले जिल्लाको अर्ग्यौली गाविस वडा नम्बर चार गोडारमा रहेको राम लक्ष्मण गुठीको बत्तीस बिघा जग्गामा झण्डा गाडेर कब्जाको घोषणा गरेको हो नवलपरासीको मुकुन्दपुरलाई आज पूर्ण खोप गाविस घोषणा गरिएको छ पितौजी घाट स्वास्थ्य चौकी मुकुन्दपुरमा गरिएको एक कार्यक्रममा मुकुन्दपुर गाउँ विकास समितिलाई पूर्ण खोप गाउँ विकास समिति घोषणा गरिएको हो पूर्ण खोप गाउँ विकास समिति घोषणा भएको यो नवलपरासीको सोह्रौँ गाउँ विकास समिति हो यस तथ्यले नवलपरासीवासी खोपका विषयमा निकै सचेत रहेको पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयलाई उद्धित गर्दै गैडाकोटबाट प्रेम छेत्रीले खबर पठाएका छन् नदीजन्य पदार्थको बाह्य निकासी खुलाउन माग गर्दै रोडाढुङ्गा व्यवसाय संघ रूपन्देहीले आज भैरवामा एक घण्टा चक्का जाम गरेको छ विगत एघार महिनादेखि बाह्य निकासी बन्द गरिएको भन्दै व्यवसायीहरूले बिहान एघार बजेदेखि बाह्र बजेसम्म चक्का जाम गरेका हुन् आन्तरिक खपतलाई सहज बनाउन भन्दै जिल्ला अनुगमन समिति रूपन्देहीले बाह्य निकासी बन्द गरेको थियो बाह्य निकासी खुला हुँदा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 हत्या गरी हतियार र गाडी सहित भागेको बिबिसी अनलाइनले जनाएको छ आक्रमणको जिम्मा लिँदै तालिबानले आक्रमणमा संलग्न प्रहरी आफ्नो संगठनको सदस्य भएको बताएको छ आफूहरूले धेरैजनालाई प्रहरीमा भर्ना गरेको तालिबानको भनाइरहेको छ प्रत्येक वर्ष नेटो सैनिकहरू सहकर्मीको आक्रमणबाट मारिदिआएका छन् टर्कीका प्रधानमन्त्री रिसे प्रदर्शनकारीहरूलाई गेजी पार्क छोड्न अन्तिम पटक चेतावनी दिएका छन् राजधानी इस्तानबुलमा रहेको गेजी पार्कमा कब्जा जमाएका प्रदर्शनकारीहरूलाई उनले आफ्नो धैर्यता टुट्दै गएको बताएका हुन् उक्त पार्कमा व्यावसायिक भवन बनाउने सरकारको निर्णयलाई लिएर दुई हप्तादेखि प्रदर्शनकारीहरूले सरकार विरोधी प्रदर्शन गरिरहेका छन् प्रदर्शनकारीको आन्दोलनपछि सरकारले निर्णय फिर्ता लिइसकेको छ सिरियामा जारी विद्रोहमा हालसम्म तिरानब्बे हजारले ज्यान गुमाइसकेका छन् संयुक्त राष्ट्रसङ्घले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार दुई हजार बाह्रको नोभेम्बरसम्म तिरानब्बे हजारको मृत्यु भएको उल्लेख गरिएको छ राष्ट्रसङ्घीय मानवाधिकार आयोगका अनुसार सिरियामा भइरहेको विद्रोहका कारण प्रत्येक महिना पाँच हजारको मृत्यु भइरहेको छ तथ्याङ्कले दस वर्षभन्दा मुनिका सत्र सय बालबालिकाको मृत्यु भएको पनि जनाएको बिबिसी अनलाइनले उल्लेख गरेको छ Música अब खेलकुदको खबर A division league champion three स्टारलाई पराजित गर्दै मनाङ मर्साङदी क्लब गोर्खा कप फुटबलको फाइनलमा प्रवेश गरेको छ राजधानीमा जारी गोर्खा कप फुटबलको दोस्रो सेमी फाइनलमा आज मनाङले थ्री स्टारलाई एक शून्यले पराजित गरेको हो त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा मनाङका लागि खेलको सतासीौं मिनटमा विशाल राईले गोल गरेका थिए प्रतियोगितामा कुनै पनि गोल गर्न नसकेको थ्री स्टारको दुईजना खेलाडीले रातो कार्ड पाएका थिए मछिन्द्रलाई पाखा लगाउँदै सेमी फाइनल प्रवेश गरेको मनाङ मर्साङ गरी शनिबार उपाधिका लागि नेपाल आर्मी क्लबसँग आम्ने सामने हुनेछ यसअघि हिजो भएको पहिलो सेमी फाइनलमा बोइज युनियनलाई तीन शून्यले पराजित गर्दै विभागीय टोली नेपाल आर्मी फाइनल प्रवेश गरिसकेको छ जारी प्रतियोगिताको उपाधि विजेताले दस लाख र उपविजेताले पाँच लाख रुपियाँ पाउनेछन् र च्याम्पियन्स क्रिकेट अन्तर्गत अहिले श्रीलङ्का र इङ्ल्यान्ड भिडिरहेका छन् टस जिते टस हारेर पहिला ब्याटिङ रोजेको इङ्ल्यान्डले यो समाचार तयार पार्दासम्म आठ दशमलव दुई आठ दशमलव दुई ओभर खेल्दै बिना विकेटको क्षतिमा तीस रन बनाएको छ श्रीलङ्कालाई एङ्गोलो म्याथ्रुजले सम्हालेका छन् भने इङ्ल्यान्ड एलिस्टर कुकको कप्तानीमा मैदानमा उत्रिएको छ आजको खेलमा इङ्ल्यान्ड विजयी भए सेमी फाइनलमा पुग्ने सम्भावना बलियो बनाउनेछ यस्तै श्रीलङ्काले जितेमा क्वालिफायर खेल्ने सम्भावना कायमै राख्नेछ यसैबीच गैराति न्युजिल्यान्ड र अस्ट्रेलिया बीचको खेल भने वर्षाका कारण स्थगित भएको थियो राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक निर्वाचन कानूनलाई अन्तिम रूप दिने विषयमा छलफल गर्न मन्त्री परिषद बैठक जारी मन्त्री परिषद अध्यक्ष रेग्मीद्वारा निर्वाचन आयोगसँग परामर्श थ्रेस होल्डका विषयमा पार्टीले राख्दै आएको अडान छान्ने काङ्ग्रेस उपसभापति पौडेलको संकेत आफूहरूको सहभागिता बिना चुनाव घोषणा गरे द्वन्द चर्किने आन्दोलन र दलहरूको चेतावनी प्रहरीद्वारा ठूलो परिमाणको लागू औषध सहित दुईजना अभियुक्तहरू सार्वजनिक नवलपरासीको मुकुन्दपुर गाविस पूर्ण खोप गाविस घोषित अफगानिस्तानमा एक प्रहरीद्वारा छ जना सहकर्मीको हत्या टर्कीका प्रधानमन्त्री इडोरद्वारा गेजी पार्क छाड्न प्रदर्शनकारीलाई अन्तिम चेतावनी र A division league champion three स्टारलाई पराजित गर्दै मनाङ गोर्खा कप फुटबलको फाइनलमा च्याम्पियन्स क्रिकेट अन्तर्गत आज श्रीलङ्का र इङ्ल्यान्ड भिड्दै हवस् त नेपाल बाढी नेटवर्कको साँझ छ बजेको राष्ट्रिय खबर सकियो प्राविधिक मित्र नन्दु गेलाङलाई धन्यवाद दिँदै सरस्वती राउत र धीरज बस्ने विदा भयौँ नमस्कार